दुःखद भएको टिप्पणी गर्नुभयो दश प्रतिशत थ्रेस होल्ड राखे पनि आफूहरूलाई कुनै आपत्ति नभएको भन्दै प्रचण्डले साना दलको प्रतिनिधित्व नहुने भएकोले आफूहरूले थ्रेस होल्ड राख्न नहुने तर्क गरेको बताउनुभयो नेपाली कंग्रेसका सभापति सुशील कोइरलाले मुलुकको राष्ट्रियता हालसम्मकै कमजोर अवस्थामा पुगेको भन्दै कंग्रेसप्रति जनताको आशा रहेको बताउनु भएको छ तनहुमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरलाले पटक पटक सरकारमा गए पनि माओवादी तथा एमाले केही नगर्दा जनतामा निराश थाएको जिकिर गर्नुभयो त्यसै कारण अबको संविधान सभामा विजय हासिल गरेर कंग्रेसले निराशा हटाउनु पर्नेमा उहाँको जोड छ आफूहरू सम्ममा चुनाव गर्ने तयारीको साथ जुटिरहेको भन्दै कोइरालाले तर एकीकृत माओवादी आयोगले चुनाव गराउन नचाहेकाले पहिले सहमति भइसकेका थ्रेस होल्ड र सदस्य संख्या जस्ता विषयमा बखेडा झेकेको आरोप लगाउनुभयो सभापति कोइरालाले जनताले चुनाव चाहेको र आफूहरू पनि त्यसकै पक्षमा रहेको भन्दै यदि त्यसो हुन नदिए जनताले चुनाव रोक्न खोज्नुलाई ठेगान लगाइदिने उल्लेख गर्नुभयो संविधान सभा विघटन भएको आज एक वर्ष पूरा भएको छ गत वर्षको जेठ चौध गति राति चार वर्षीय कार्यकालको संविधान सभा संविधानै जारी नगरी विघटन भएको थियो दुई हजार चौसठी चैत्र अठाइस गते भएको पहिलो संविधान सभाको चुनावपछि दुई हजार जेठ चौध गते बसेको पहिलो बैठकले दुई वर्षभित्र संविधान जारी गर्ने गरी कार्यकाल तोकेको थियो तर दलहरूबीच आपसमा सहमति नहुँदा दुई वर्ष कार्यकाल थपिएको दुई वर्ष गरी चार वर्षमा पनि संविधान जारी हुन सकेन दलहरूका बीचमा राज्य पुनर्संरचना शासकीय स्वरूप लगायतका विषयमा सहमति जुट्न नसकेपछि संविधान सभा नै विघटन हुन पुगेको थियो संविधान सभा विघटनपछि तत्कालीन बाबुराम सरकारले मङ्सिरमा चुनाव गर्ने भने पनि त्यसमा पनि दलहरूको बीचमा सहमति जुट्न सकेको थिएन राजनैतिक गतिरोध लम्बिरहेको बेला गत फागुन तेस गते राति चार दलले प्रधान न्यायाधीश अखिलराज रेग्मीलाई अन्तरिम चुनावी मन्त्री परिषदको अध्यक्ष बनाउने सहमति गरेका थिए सहमति अनुसार संविधान सभाको दोस्रो चुनाव मङ्सिर मसान्तसम्म गरिसक्ने तय भए पनि निर्वाचनको मिति अझै घोषणा हुन सकेको छैन दलहरूबीच सहमति नहुँदा अहिले झनै अन्यलता बढेको छ विवादित विषयमा सहमति नजुटारे दलहरू फेरि संविधान सभाको चुनावमा जान लागेकाले पहिलाको जस्तै चुनावी परिणाम आयो भने फेरि पनि संविधान नबन्ने खतरा रहेको राजनैतिक विश्लेषकहरू बताउँछन् पहिलाको संविधान सभामा एकीकृत माओवादी पहिलो नेपाली कंग्रेस दोस्रो र नेकपा एमाले तेस्रो शक्तिको रूपमा रहेका थिए निर्वाचन एन संशोधन निर्वाचनको मिति घोषणा लगायतका विषयमा छलफल गर्न मन्त्री परिषदको बैठक अहिले बसिरहेको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबार अन्जारी बैठकमा निर्वाचन अध्यादेश लगायतका विषयमा छलफल चलिरहेको छ भोलि गणतन्त्र दिवसको दिन संविधान सभाको चुनावी मिति घोषणा गर्ने सहमति गरेका दलहरूको बीचमा सहमति नजुटेपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा सरकारले धारणा तय गर्न बैठक बोलाएको मन्त्री परिषदका एक सदस्यले बताएका छन् बैठकमा गणतन्त्र दिवस मनाउने विषयमा पनि छलफल हुनेछ سوا नेकपा एमालेको स्थायी समितिको बैठक आज बस्दैछ पछिल्लो पटक मनोनित भएका केन्द्रीय समितिका सदस्यहरूको कार्यविभाजन लगायतका विषयमा छलफल गर्न आज स्थायी समितिको बैठक बोलाइएको नेकपा एमाले जनाएको छ पार्टी छोडेर गएकाहरूको ठाउँमा एमाले केही समय अगाडि पदपूर्ति गरेको थियो जसमा पूर्व सभामुख सुभाष नेमाङ लगायतका नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको थियो बैठक पार्टी मुख्यालय बल्खुमा अहिले केही बेरपछि बस्ने एक नेताले जानकारी दिएका छन् कठारको एक विद्यालय दाताको सहयोगमा उत्कृष्ट बन्दै सामुदायिक विद्यालयको शैक्षिक नतिजा खस्किरहेको भन्ने जनगुनासो जनगुनासो आइरहेको बेला पूर्वी चितवनको एक राष्ट्रिय प्राथमिक विद्यालय उत्कृष्ट बन्दै गएको छ कछार गाविस चार शान्ति बजारमा रहेको सो विद्यालय स्थानीय स्रोत केन्द्रमा नै उत्कृष्ट बन्दै आएको हो यसअघि भण्डारा र हाल खैरेनी स्रोत केन्द्र स्रोत अन्तर्गत उनातिसवटा विद्यालय मध्ये उत्कृष्ट बन्दै आइरहेको विद्यालयका प्रधान बाबुराम श्रेष्ठले बताउनुभयो स्रोत केन्द्रको मूल्याङ्कनमा विद्यालय अहिलेसम्म आठ पटक नमुना समेत बनिसकेको श्रेष्ठको भनाइ छ विद्यालयको आर्थिक आमदानी नभए पनि दाताहरू र अभिभावकहरूबाट आउने रकम नै आर्थिक स्रोत भएको विद्यालयका शिक्षक लेखराज थरेलले बताउनुभयो अहिले विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि काठमाडौँ आइकन डाउन टेबल सेफेन संस्थाले करिब दस लाख सहयोग गरेको छ भने स्थानीय समाजसेवी राजेन्द्र बुर्लाकोटीले अङ्ग्रेजी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 समाचार युरोपेली मुलुकहरूको साझा संगठन युरोपियन युनियन युले सिरियाका विद्रोहीमाथि लगाएको हतियार प्रतिबन्ध हटाउने बताएको छ बेल्जियमको राजधानी ब्रसेल्समा लामो समयसम्म बसेको युका विदेश मन्त्रीहरूको बैठकपछि प्रतिबन्ध हटाउने सहमति भएको हो बैठकमा सहभागी विदेश मन्त्रीहरूले सिराली सरकारलाई दुई वर्ष लामो सङ्घर्ष अन्त्य गर्न दबाव पुग्ने निष्कर्ष निकाल्दै प्रतिबन्ध नवीकरण नगर्ने निर्णय भएको हो प्रतिबन्ध हटाउने या राख्ने भन्ने विषयमा देशहरू बीचमा विवाद तथा मतभेद भने भएको थियो तर सिरियामाथि लगाइएको अन्य प्रतिबन्ध भने कायम छन् युले सन् दुई हजार एघार मेमा सिरियाली सरकार तथा विद्रोही विरूद्ध हतियार प्रतिबन्धको घोषणा गरेको थियो इराकको राजधानी बगदादमा भएको भीषण बम हमलामा कम्तीमा छैसठी जनाको मृत्यु भएको छ सिया मुस्लिमहरूको बाउले भएको बजार क्षेत्रमा किनबेचमा व्यस्त मानिसहरूलाई लक्षित गरी गरेको आक्रमणमा कयौं मानिस घाइते भएका छन् बढ्दो राजनैतिक तनाव र साम्प्रदायिक हिंसाले बढोत्तरी पाइरहेको समयमा भएको यो आक्रमणले नागरिकहरू निकै त्रसित भएको एक अधिकारीले बताएका छन् यो वर्ष भएका निरन्तर निरन्तरका साम्प्रदायिक हिंसाले गत सन् दुई हजार छ र दुई हजार सातमा भएका साम्प्रदायिक हिंसालाई माथ गरेको विश्लेषकहरूले बताएका छन् अब खेल समाचार काठमाडौँमा जारी गोर्खा कप फुटबलमा आजबाट दोस्रो चरणका खेलहरू शुरू भएको छ दस्तुत रङ्गशालामा जारी पहिलो खेलमा अहिले सरस्वती युथ क्लब विरुद्ध झापाको मन मुनाल क्लबले प्रतिस्पर्धा गरिएको छ अहिलेको ताजा अवस्थामा दुवै टिमबाट गोल हुन सकेको छैन अघिल्लो खेलको नतिजा गुमाएको दुवै टोलीलाई क्वार्टर फाइनल प्रवेशको सम्भावना कायम राख्न पनि आजको खेल भने जित्नै पर्ने दबाव छ यसअघिको खेलमा सरस्वती मसिन्द्रसँग र मुनाल पुलिससँग पराजित भएको थियो त्यसैगरी आज अपरान्न चार बजी हुने अर्को खेलमा पुलिस क्लबले मसिन्द्र क्लबको सामना गर्नेछ अघिल्लो खेलमा जित हात पारेका दुवै टोली आज पनि जित हात पार्दै अन्तिम आठको यात्रा सुनिश्चित गर्ने योजनामा छन् प्रतियोगिता अन्तर्गत हिजो भएको पहिलो खेलमा हिमालयन शेर्पाले बोइज युनियनलाई दुई शून्य गोलन्तले पराजित गर्दा हिजै भएको दोस्रो दोस्रो खेलमा जावला खेले फ्रेन्ड्स क्लबलाई एक शून्यले हराएको थियो समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक मङ्सिर पहिलो हप्ता चुनाव गर्न भोलि मिति घोषणा हुने ए माओवादीका अध्यक्ष प्रसन्नको भनाई चुनाव नचाहनेलाई जनताले ठेगान लगाइदिने कंग्रेस सभापति कोइरालाको अभिव्यक्ति निर्वाचन संशोधन निर्वाचनको मिति घोषणा लगायतका विषयमा छलफल गर्न मन्त्री परिषद बैठक जारी नेकपा एमालेको स्थायी समितिको बैठक आज बस्दै युरोपियन युनियनले सिरियाका विद्रोहलाई लगाएको हतियार प्रबन्ध हटाउने इराकको राजधानी बगदादमा भएको भीषण बम हमलामा छैसठी जनाको मृत्यु र गोर्खाको फुटबलमा आजबाट दोस्रो चरणको खेल सुरु पहिलो खेलमा अहिले सरस्वती युथ क्लब र झापाको मुनाल बीच प्रतिस्पर्धा जारी हवस् त दिउँसो दुई बजेको अर्पण समाचार सकियो म सम्झना बिदा हुन्छु नमस्कार